अब हामी सुमित्रा पाण्डेको हातबाट घर हस्तान्तरण गर्ने चापी हस्तान्तरण गर्ने कार्यक्रमको लागि उहाँलाई अनुरोध गर्न चाहन्छौँ सुमित्रा पाण्डे तपाईँको श्रीमती एक वर्ष अगाडि बलात्कार पछि हत्या गरे होइन त्यति बेला तपाईँको राम्रो बास पनि थिएन घर कस्तो थियो त्यति बेला त्यो घटना घट्दाखेरि बास चाहिँ एउटै बिहाबान एउटै भित्र थियौँ हामी निजो त्यही त त्यस्तो असुरक्षित घर थियो ढोका पनि थिएन अहिले यस्तो प्लास्टर गरेको अनि टिनले छाएको यति व्यवस्थित घर पाउनुभयो अहिले कस्तो लागिरहेछ ती सहयोगदाता डोलराज पाण्डेलाई के भन्न चाहनुहुन्छ डोलराजलाई अब धन्यवाद उहाँले बनाइदिनु भयो सुनमाथि छेउबाट हामीलाई जय गर्नुभयो उहाँलाई दिन दिनको बारम्बारम नमस्कार डोलरहरूलाई भनेपछि तपाईँको आत्माले आशिष दिएकै छ उहाँलाई देश एकदम सिट उहाँलाई त भवसार सुनमा सिसोबाट हाउस डोलराज पाँडेलाई नमस्कार छ भने हाम्रो चाहिँ छोरो त्यही है छ तपाईँले जन्माएका छोरा यहाँनिर हुनुहुन्छ तपाईँको नाम चाहिँ के पर्यो मेरो थिरलाल सापकोटा थिरलाल सापकोटा कति वर्षको हुनुभयो तपाईँ एक्काइस वर्षको भयो सहयोगदाता डोलराज पाण्डेलाई के भन्न चाहनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद र उहाँले धेरै राम्रो गर्नुभयो यत्रो घर बनाइदिनु भयो उहाँले सहयोग गर्नुभयो उहाँलाई राम्रो होस् भन्न चाहन्छु अब दानवीर दानदाता टोलराज पाण्डे अमेरिका रहेर पनि यो कार्यक्रमको श्रवण गर्ने काम सम्भवत यो बेला उहाँ रातिको एक दुई बजेको होला तर डोलराज पाण्डे यो समारोहमा केही भनाइहरू फोन माध्यमबाट राख्दै हुनुहुन्छ यस्ता कार्यहरूमा हौसला बढोस् उहाँ सफल हुँदै जानुहोस्

अब यो दान गरेर यो चाहिँ अशक्त परिवारलाई कल्याण गर्नुहुने साँच्चीकै दानवीर ममतामय आमा सुमित्रा पाण्डेजी हुनुहुन्छ र उहाँकै मुखारविन्दबाट हामी सबैलाई ज्ञान र अर्थीका कुराहरू दिदिनु हुन म अनुरोध गर्न चाहन्छु र साथै उहाँकै मुखबाट यो कार्यक्रमलाई समापन गर्न र समापन पछि प्रसाद लिएर मात्रै हामी यताउति जान समेत म यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु धन्यवाद म बोल्न जान्दिनँ नजाने पनि माफ दिनु होला आज मलाई यस्तो सत्तरी कि भएँ मलाई आज चौरासी पूजा गरी चाहिँ बाबुले यहाँ कहाँ कहाँ पुर्याए मलाई ईश्वर भगवान्ले छोराले रक्षा छन् अझै गरून् अझै पुण्य दिउन् हामीले सम्पत्ति लिएर जान पाइँदैन जति कमा पनि अर्कालाई दुःख नदिनु होला ईश्वर दाइना भउन् कसैलाई दिएर कसैले नपरोस् यो गाउँमा दिदीबहिनी दाजुभाइ मलाई ठुलो ठुलो जमाखेर यहाँभन्दा पिर पर्ने ठाउँ छैन यस्तो कसैलाई नपरोस् यो काम छ छोराको छोराजको कति हो कति भाउ धर्म छ धर्म गर्ने भने अझै धर्म माथि चढोस् अझै गरिबको सेवा गर्न पाइयोस् राजले धेरै धेरै गरेर जय जय गरेका छन् उहाँ पनि मेरो छोरा अमेरिका छ यहाँ बोल्न पाइया छ मलाई अलि मेरो बोली सुन्ने बनाइदिनुहोस् तँलाई असेट लाग्छ मेरो कान्छा छोरालाई अब धेरै भयो नदेखिका भन्न अस्ति गएर आएर आगन बस्न पाइएन असेट मरिया छैन होइन माउला सँगै म फाप्न घटना नहुँदैन ईश्वर भगवान् जय ईश्वर भगवान् आज काम आज काम सिद्धियो अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो सधैँ उनै दिन दुखीको पीडा वेदना उठाउँ भन्ने लाग्छ सीता उभाएर घैला भरिन्छ भने झैँ उनीहरूलाई सबैबाट सहयोग जुटाउँ भन्ने लाग्छ हजुर हाम्रो यही परोपकारी भावनाले तिनै दिन दुखी असहायहरूको बस्ती छिचोल्दै हिँडालेको हुन्छ र आज पनि हामी एउटा दर्दनाक घटना कि पीडित पात्रको झुपडीको कथा व्याथ सुनाउँदैछौँ घटना आजभन्दा तीन वर्ष अघिको हो गुल्मीको पुर्कुर्द गाविस उडान नम्बर आठबाट दस वर्ष अघिदेखि गुल्मीको सदरमुकाम तमगासमा आई आराने काम गरेर परिवार पालिरहेका उन्चालिस वर्षीय जनक विश्वकर्माको दुई हजार साल असोज पन्ध्र गते दिउँसो करिब दुई बजेको समयमा आफ्नै साथीले धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए विश्वकर्माको हत्या गर्ने पुर्कुर्द आठकै छत्तिस वर्षीय जीवनलाल घरती थिए हुन त त्यसअघि उनीहरू अति मिल्ने साथी थिए त्यसैले पनि त्यस दिन दिउँसो सँगै डेरामा बसेर मदिरा सेवन गरी उनीहरू बीच घर भाडाका विषयमा झगडा सुरु भयो जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पछि मदिराले मात्दै गएपछि घरतीलाई रिस उठ्यो उनले साथी जनक विश्वकर्मालाई पहिला टाउकोमा घन प्रहार गरे त्यसले पनि रिस नमरेपछि हसियाले घाँटी रेटेर हत्या गरेका थिए हत्या अभियोगी घरती अहिले जेलमा छन् यता हत्या गरिएका विश्वकर्माका भएका परिवार भने जेलमा भन्दा पनि अझ कष्टकर जीवन बिताइरहेका छन् उनीहरूको पुर्कुर्द आठमा एउटा घडरी थियो त्यही पनि बन्दकी दिएर आएका थिए त्यो तिर्न नसकेपछि त्यो घडरी पनि पचक भयो उनीहरू सुकुम्बासी भएर तमगासको क्याम्पस रोडमा बसेर आराम चलाएर परिवार धानेका थिए त्यहाँबाट सरेर तमगासकै चारी खोलामा डेरा गरी बसेको दुई वर्ष बित्न नपाउँदै विश्वकर्मा मूर्ख साथीको रिसको शिकार हुन पुगेका थिए घटनास्थल स्थलमा हामी पुग्दा रगतको पोखरी थियो थालले रगत उठाउनु पर्ने अवस्था थियो जनक विश्वकर्माले चलाउने आराने भाँडाहरू समेत रक्ताम्य थिए त्यसको केही महिनापछि त्यहाँ पुग्दा उनै जनकका सात वर्षीय छोरा विशालले बाबुले चलाउने आरान चलाएको देख्दा म सहित त्यहाँ पुग्ने धेरैको मुटु भक्कानिएको थियो त्यति बेला सबका घरमा दसैँ भित्रिएको थियो उनीहरूका घरमा खाना पकाउने खर्च समेत थिएन त्यो अवस्था हामीले यसै ओजेलका खबरमा प्रसारण गरेपछि जिल्ला जिल्लाका दलित नेता गणेश विश्वकर्माले आफ्नो संस्था ग्रामीण उत्पीडित समुदाय उत्थान केन्द्र ओसी ओसीबाट दसैँ खर्च उपलब्ध गराउनु भएको थियो त्यसपछिका दिनमा भने कसैबाट सहयोग हुन सकेन ससाना छोराछोरी लल्लाउँदा कल्लाउँदा अवस्थामा बाटोमा लडिरहेको देख्छु पराय सधैँ उँधो उँभो गर्ने मेरो बाटो त्यही परेको हुँदा मलाई हर बख त्यो दृश्यले पुल्दै आइरहेको छ न गतिलो ओढ्ने ओछ्यान छ न खाना पकाउने भाँडाहरू छन् त्यो पनि परै जाओस् बस कहिले काहीँ त खर्च अभावमा भोकै बसेको मेरै आँखाले देख्छ र दुई चार सय खल्तीबाट निकालेर दिने गर्छु आखिर मैले पनि कति दिन दिएर पुग्छ यसर्थ मैले झैँ सबैले दुई चार सय दुई चार सय सहयोग गर्न सक्यौँ भने त्यो परिवारको उद्धार हुन्थ्यो कि भनेर आजको जीवनको गोरेटोमा उनै मृतक जनक विश्वकर्मा कि पैतालिस वर्षीय श्रीमती रुमी विश्वकर्मालाई स्टुडियोमै बोलाएर उहाँको पीडा वेदना सुनाउँदैछौँ दिदी यहाँलाई स्वागत छ ओजेलका खबरको यो जीवनको गोरेटोमा हजुर हजुर भाइ मेरो केही स्वागत छैन यो ओजेलको खबरमा हजुरसित बोल्न पाए पा केही मलाई स्वागत हुन्थ्यो कि भन्ने हिसाबले म यहाँ ओजेलको खबरमा बोल्दैछु मेरो रात नदिन रोएर जाने जिन्दगी बिताउन गाह्रो भइरहेछ मलाई साँझ बिहान मेरो चुलामा आगो बोल्दैन हजुरको यहाँ साथ लिन पाएदेखि मैले केही सहयोग पाउँथेँ कि मलाई केही सुविधा हुन्थ्यो कि भन्ने हिसाबले म यहाँ आएर बोल्दैछु सर मेरो केही छैन अनि तपाईँको श्रीमानलाई जब दुई हजार उनसत्तरी साल असोज पन्ध्र गतिका दिन हत्या गरियो त्यति बेला तपाईँ नेपालमा हुनुहुन्न थियो छोरालाई भेट्न भारत जानुभएको थियो होइन हजुर हुँ गएको सर म आउँदाखेरि मेरो श्रीमानलाई मैले देख्न पाइनँ उति बेला मलाई छोरालाई भेट्न जान्छु भनेर म गइहालेँ अहिले आउँदाखेरि मेरो श्रीमानको हत्या गरिदिए हत्या गरेपछि मेरो जानी बस्ने ठाउँ कहीँ भएन मेरो श्रीमानलाई मैले देख्न पाइनँ अहिलेसम्म उहाँ हुनुहुन्थ्यो अनि मलाई कहीँ यस्तो सहयोग कतैबाट हुन्थ्यो कि भन्न पर्ने थिएन सर म कहाँ जाऊँ के गरौँ मेरो सानो सानो दुइटा नानी भए बाबुहरू छन् मेरो जाने ठाउँ पनि छैन मेरो कमाउने शक्ति पनि छैन मेरो श्रीमान जहाँ हुनुहुन्थ्यो जहाँ लान सक्नुहुन्थ्यो म उहीँ जान सक्ने थिएँ अहिले मलाई मलाई जिन्दगी गुजारा गर्न साह्रै गाह्रो भइरहेछ न मलाई छोराहरूको सारा छ न मलाई कोही संस्थाको सारा छ न गाउँ छिमेकीको सारा छ सर म कहाँ जाउँ के गरौँ बाँच्न भन्दा मलाई मर्न निको भइरहेछ मैले के गरौँ कसैलाई कसैलाई मैले बिहान बेलुकी उँधो उँभो गर्ने बेलामा देख्छु मन काटिन्छ कहिले काहीँ दुई चार सय रुपियाँ निकालेर दिन्छु तर कति दिन दिएर पुग्छ र अरू कसैले सहयोग गरेका छैनन् तपाईँलाई मलाई सर कसले सहयोग गर्ने हो सर मेरो कोही छैन मलाई सहयोग दिने मान्छे कोही छैन हजुरले दिनुभयो भने मेरो नानी बाबुले यसो त पानी खानालाई बिहान बेलुकी खुवाउनुहोस् भनेर दिनुहुन्छ र खाना पाउँछ खासै मलाई दिने कोही छैन सर मेरो अनि कोही छैन मेरो गर्न सक्ने सायद कोही छैन मलाई सारा दिने मान्छे पनि कोही छैन ए सर म कसो गुरु म कहाँ जाउँ न मेरो थात बाँच्छ न मेरो जाने ठाउँ छ न मलाई सहायता गर्ने को छन् सर मेरो छोराछोरी साना नानी बाबु साना छन् म कहाँ जाउँ के गरौँ हजुरको सारा लिउन पाएदेखि मैले केही न केही सारा पाउँथे कि भन्ने मेरो विचारले म यहाँ आइपुगेको मेरो सारा दिने मान्छे कोही छैनन् मेरो श्रीमानलाई मार्दाखेरि दुनियाँ ओर ढोका लाएर ढोका बन्द गरेर सास ननिस्किने गराएर यसरी मार्दै बिचल्ली पार्दै जाम कहाँ जाम बसम के गरौँ मलाई सारा दिने कोही होइनन् मेरो दुला भएदेखि मलाई केही न केही पाइँदो होला कोही हुँदो होला आज मेरा साना छोराछोरी छन् तिनी छोराछोरीको बेलामा मलाई यत्रो बिचल्ली पार्दै मलाई कसैले सहारा दिन सक्ने मान्छे कोही हुनु होइन सर म कहाँ जाम के गरौँ कुछ पुर्कुट दको जुन घडेरी छ त्यो पनि साउले नै खाइदियो होइन त्यो पनि साउले खाइदियो सर मेरो मैले त त्यो त तमासु गरेर मैले त कागज लिएर बसेको छु मैले त त्यसलाई त पास गरेको कागज छ भन्छन् सर त्यहाँ जान पनि मलाई दिन्नन् बताउन सोध्न पनि दिन्नन् तेरा दुलाले खाएको भन्छन् खाँची मलाई त्यसमा के भएको कस्तो भएको साँच्ची मान्छे दिन्छु भन्दाखेरि कसैलाई दिन्नन् सर म कहाँ गएर के गरेर कहाँ लगेर राखु नानी बाबुलाई मलाई उति कहीँ जाने ठाउँ भएन मेरो थातबाट छैन मलाई हजुरको केही सहयोगले कोही देश विदेशमा भएको दाई दाजु भाइ दिदी बहिनी कसैले मेरो सहयोग गर्नुहुन्थ्यो कि भनेर यहाँ बोल्न लागेको भनेपछि न तपाईँको घर छ न कुनै सम्पत्ति छ तपाईँहरू सुकुम्बासी हो ती छोरछेरीलाई डेरामा राख्नु भएको छैन चारी खोलाको चारी खोलाको डेरामा राखिदिन्छु मेरो घरबास केही छैन सुकुम्बासी कहीँ छैन केही छैन सुकुम्बासी दिने पनि मलाई कोही भएन मेरा छोराछोरीलाई लगेर राख्ने ठाउँ कोही भएन जाम कहाँ जाम के गरौँ मैले तपाईँले तपाईँको यसो सहयोगले मलाई कतैबाट सहयोग गरिदिनु कि भनेर मेरो केही छैन के गरौँ सर म कहाँ जाउँ राजनीतिक दलका मान्छेहरूले अनि त्यसपछि दलित नेताहरूले पछाडि परेको समुदाय अथवा दलितहरूलाई केही हेर्छौँ भनेर भाषण गर्ने गर्छन् चुनावताका तर तपाईँलाई चुनावताका पनि आएर बोलाएनन् तपाईँलाई यसो घडेरी दिलाइदिन्छौँ तिर्नगर भनेनन् मलाई भन्ने मान्छे कोही हुनु होइन सर मलाई जाँदाखेरि सबैलाई लाने सबैलाई बोलाउने गर्नुहुन्छ मलाई कोही जातले बोलाउनु हुन्न कहाँ के हो भन्ने कुरा मैले सोधे पनि ए हामी बजारतिर जाने हो भन्नुहुन्छ सर मलाई कसैले यस्तो गर्छन् आज यस्तो ठाउँ यस्तो छ जाउँ यहाँ सुनम्बु जाउँ तल यताबाट हामीले केही मिलाइदिन सक्छौँ कि अन्य कोही हुनु भएन जति फलाम ठोके पनि दुखी जिउनेहरू जति फलाम ठोके